नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौँ एक सरको माया हामीले गएको श्रृङ्खला पाँचौँ श्रृङ्खला सुन्यौँ गएको सातामा र यसभित्रसम्म आइपुग्दा लुसी र जेरल्डको कथा सुरु भइसकेको छ लुसी र जेरोल्ड दुई विदेशी पर्यटक जो नेपाल घुम्न आएका छन् र जेडी उनीहरूको नेपाली गाइड हुन् अब लुसी र जेरोल्डको कथा अगाडि कसरी बढ्छ सुनौ एक सरको माया जीएस पौडेलको उपन्यासको छैठौं श्रृङ्खला पृष्ठ उनानब्बेबाट तीन बजेतिर हात्ती नुहाउने क्रममा लुसीलाई हात्तीको सोडले फालेको पानीको फोहरामा भिज्दै गरेका देख्दा जेरोडलाई भित्रभित्र एक किसिमको बेग्लै आनन्द आइरहेको थियो लुसी त्यति बेला पनि उत्तिकै जवान र उत्तिकै आकर्षक थिएन पानीले भिजाएर नेतृक्क पारेको लुसीको शरीरले जेरोडलाई सुक्खा बनायो पानीमा खेलिरहेको हात्तीलाई माउती दाईले पानीमा सुत्न लगाएको दृश्य बडो आनन्ददायक थियो जेरोडले यो कुरा दोहोऱ्याइ तेह्राइ गरेका थिए हात्ती बिस्तारै पानीमा पल्टिएर सुत्न लाग्दा उसको ढाडमा बसिरहेको लुसी र जेरोल्ड झाममा पानीमा खसेका थिए पानीमा खस्दा लुसीले जेरोल्डलाई च्याप्प समातेर अङ्गालोमा कसेकी थिए त्यति बेला लुसी जेरोल्डको आँखामा हेरेर लजाएकी थिइन् एकछिनपछि हात्तीको ठुलो कानलाई पानीले भिजाउँदै लुसी एलिफेन्ट बाथको आनन्द उठाउन थालिन् जेरोल्ड पनि लुसीको नजिकै गएर हात्तीको सुण मुसार्दै पानीले भिजाउँदै गर्न थाले सुण मुसार्दा मुसार्दै जेरोल्डले एकपटक लुसीलाई पनि पानी छ्यापिदिए लुसी उत्तेजित हुँदै हाँसिन् र पानी छापेरै बदला लिइन् लुसीले पानी छापेपछि मात्र पानीमा डुबिरहेका जेरोल्डलाई आफू भिजे जस्तो लाग्यो भित्रैबाट भिजेको महसुस गर्दै लुसीलाई हेरिरहेका जेरोल्डको अनुहार एकाएक मलिन हुँदै गयो लुसीले पनि उनलाई हेरिरहेकी थिइन् जेरोल्डको नाकको पोरो हल्लिन थाल्यो उनको मुख थोरै खुल्यो उनको आँखा चिम्सा भएर अन्तमा उनले ठूलो आवाजमा हाच्छ्याउँ गरे उनको हाच्छ्याउँको आवाजमा एकपटक हात्तीले पनि गुर्र गर्यो साँझ होटेलकै बारमा बसेर सोक सोक गर्दै जेरोल्ड बियर पिउँदै थिए लुसी पनि हातमा वाइनको गिलास बोकेर आइपुगिन् छेउमै आएर उनले भनिन् आफ्नो स्वास्थ्यको बारेमा तिमी अझै पनि ख्याल गर्दैनौ जेरोडले थोरै हाँस्दै जवाफ दिए यो नाथे रुगाले केही मर्दैन ठिक भइहाल्छ नि बियर नै किन रुगा लागेको छ भन्ने थाहा छ त तिमीलाई अरू पिउँदा हुँदैन थियो गिलासमा रहेको बियरको एक चुस्के लिँदै जेरोडले भने यसैलाई तताएर पिउँ कि क्या हो कति मनपर्छ है तिमीलाई बियर जेरोडले भावुक हुँदै भने साह्रै मनपर्छ तर तिमीलाई एउटा कुरा थाहा रहेनछ मलाई यो बियरभन्दा हजारौँ गुणा बढी तिमी मनपर्छौ लुसी जेरोल्डको इमोसनल जवाफ सुनेर लुसी नाजवाफ भएन उनले जेरोल्डको आँखामा गहिरो गरी हेरिन् निकै बेर हेरिन् अनि मौनतालाई तोड्दै भनिन् हामी जब छुट्यौँ त्यसपछि म म्युनिक गएँ मैले सुरुका दिनमा तिमीलाई धेरै नै याद गरेँ सानैदेखि मलाई तिम्रो नजिक रहने आदत परिसकेकाले होला मलाई तिमीसँग छुट्टिएर एक्लै बस्नुपर्दा अत्यन्तै कष्टबोध भयो मलाई आवेगमा आएर लिएको निर्णयले जिन्दगीभर तडपाउँछ भन्ने लागिरह्यो स्कुलबाट पढाएर फर्किएपछि म कतै जाँदिनथेँ कोटामा एक्लै समय बिताउँथेँ म धेरै पटक डाको छोडेर रोएकी छु कहिलेकाहीँ त फोन गरेर तिमीसँग कुरा गरौँ जस्तो लाग्थ्यो तर तिम्रो फोन कुरिरहेकी हुन्थे न त मैले तिमीलाई फोन गर्ने हिम्मत नै गर्न सकेँ न त तिम्रो फोन आयो हाम्रो त्यस्तो लामो र गहिरो सम्बन्ध विवाहपछि एक्कासी कमजोर भएर सकिएला भन्ने मैले कहिल्यै सोचेकी थिएन तिमी विवाहपछि धेरै नै परिवर्तन भयो विवाह अघि तिमीलाई मेरो सबै कुराको ख्याल हुन्थ्यो मेरा आँखामा हेरेर तिमी भावना बुझ्थ्यौ मेरो छातीमा कान राखेर धड्कनको कुरा सुन्थ्यौ हो तिमी थोरै जिद्दी त पहिलेबाट नै थियौ तर त्यो जिद्दीपनभित्र पनि म प्रतिको माया झल्किरहेको हुन्थ्यो तर पछिल्ला दिनहरूमा तिमीमा धेरै बदलाव आयो तिमी आफ्नो क्यारियरको पछि मात्र कुद्न थाल्यौ हप्ता दिनसम्म पनि मेरो हालखबर सोध्न भ्याएनौ साना साना कुरामा चिडिन थाल्यौ झनक्क रिसाउन थाल्यौ मेरो काम कस्तो चलिरहेको छ मलाई सन्चो छ या छैन केही मद्दत गरौँ भन्ने कुरा त सोच्नै छाड्यौ तिमीमा टप क्लासको सेफ बन्ने भूत सवार भयो त्यो भूतले तिमीलाई धेरै परिवर्तन गरिदियो मेरा झिना मसिना कुराहरूको समेत ख्याल गर्ने तिमी बिहेपछि धेरै कुरा भुल्दै गयो तिमीलाई त्यो दिन याद पनि छ जेरोल्ड जुन दिन बियरको नसामा धोत भएर मलाई हात उठाएका थियौ नि त्यो दिन मेरो जन्मदिन थियो काम मात्र काम क्यारियर मात्र क्यारियर तिमी हातमुख धोएर लाग्यौ मेन्यु गएपछि मलाई बारम्बार बिहे अघिको जेरोल्डको यादले सताइरह्यो तर तिमी अर्कै भइसकेका थियौ त्यसैले फिर्न सकिनँ सुरु सुरुमा म धेरै पछुताएँ तिमीलाई सम्झाउनु पर्थ्यो भन्ने पनि लाग्यो तर तिमी सम्झिनेवाला थिएनौ बिस्तारै समयले सबै कुरा ठिक गरिदियो भन्छन् नि दुनियाँमा सबैभन्दा भरपर्दो औषधि केही छ भने त्यो समय हो समयको रफ्तारसँगै बिस्तारै तिम्रो यादमा पनि कमी आउन थाल्यो तिमीले पनि कहिल्यै खोजेनौ यद्यपि त्यो स्वाभाविक पनि थियो गन्तव्य नै फरक बनिसकेपछि अर्को बाटोमा हिँडेको बटुवालाई बोलाउनुको के अर्थ रहन्छ र हे गाइज सरी हलुवामा बालुवा हुन आए लुसी बोलिरहेकी थिइन् बिचमा अल्बेटाको उपस्थित भयो एकछिनपछि मोर्गन र अरू सबै साथीहरू पनि बारमा बसे सबैजना एक ठाउँमा जम्मा भए जेरोल्ड र लुसी पनि कुर्सीबाट उठेर साथीहरूसँगै उभिए केही बेरमा मोर्गनले अल्बेटाको हात समातेर सबैलाई सम्बोधन गर्दै भन्यो साथी हो हामीलाई थाहा नै छ कि टुरको सेड्युल चेन्ज भएका कारण पन्ध्र अक्टोबर यानि कि अल्बेटाको जन्मदिन एभरेस्ट भ्यू हेर्दै मनाउन नपाइने भयो त्यसैले बर्लिनको मेरो अपार्टमेन्टमा पन्ध्र तारिकमा सबैलाई उपस्थित हुन अनुरोध गरिन्छ यो दिन सबैको उपस्थिति यसकारण पनि महत्त्वपूर्ण छ कि अल्बेटाको जन्मदिनको दिन हामी वैवाहिक बन्धनमा बाँधिँदैछौँ यो निर्णय हामीले आजै लिएका हौँ आज हामी निकै खुसी छौँ हामी यसलाई सेलिब्रेट गर्न चाहन्छौँ यही खुसीको नाम आज एक एक जाम मोर्गनको कुरा सुनेर सबैले एकपटक खुसी व्यक्त गर्दै ताली बजाए मोर्गन र अल्बेटाले एकअर्कालाई चुम्बन गरेर एउटा स्याम्पेनको बोतल फोडे त्यो रात सेलिब्रेसनको रात बन्यो बारमा भएको नेपाली डिजे मिक्स गीतहरूमा उनीहरू खोप नाचे नाच्नका लागि गीत बुझिरहनु नपर्ने रहेछ बस जिउ हल्लाउन मिल्ने कुनै म्युजिक बजे पुग्ने रहेछ राति अबेरसम्म नाचगान चलिरह्यो भोलिपल्ट बिहान एउटा माइक्रो हाइस त्यो टोली र तिनका सबै सामान बोकेर पोखरा हिँड्यो लेक साइडको एउटा होटलमा पुगेर फ्रेस भएपछि जेरोल्ड र लुसी फेवा फेवातारको किनारतिर लागे काम एकदमै मधुरो भएर पश्चिममा ढल्किँदै थियो मौसम चिसो थियो लुसीले सौरामा किनेको गुलाबी रङको पश्मिनाको पछ्यौरी ओढेकी थिइन् जेरोल्डले आकाशी रङको पातलो स्वेटर लगाएका थिए उनी नाक सोक पार्दै थिए तालको किनारामा टहलिँदै गर्दा लुसीले जेरोडलाई सोधिन् अनि बताऊ कसरी बितिरहेको छ तिम्रो समय खै के बताऊ लुसी म आफैलाई थाहा छैन तिमीसँग डिभोर्स भएको केही समयसम्म मलाई एक प्रकारले भन्ने हो भने ठिकै पनि लागेको थियो दिनदिनैका तिम्रा ससाना किचकिचहरूबाट म मुक्त भएको थिएँ म जे गरौँ मलाई रोक्ने कोही थिएन यो कपडा यहाँ राख जुत्ता ऱ्याकमा राखिहाल सोफामा पपकर्न नपख बियर धेरै भयो टिभीको भोल्युम कम गर ड्युटी जानु अघि बाल्कनीको गमलामा पानी हालेर जाऊ म बिजी छु ड्रयरको तन्ना लगेर बिस्तारामा मिलाऊ जाऊ त त्यो फोहोर लगेर बाहिर कम्पोस्ट बिनमा हाला जे नगर भन्यो त्यही किन गर्छौ भर्खर पोचा लगाएको छु एकछिन यता नआऊ यस्ता आदेशबाट म मुक्त भएको थिएँ यस्ता आदेशबाट म मुक्त भएको थिएँ यद्यपि तिमीसँग छुट्टिनेको दुःख थियो पनि थाहा छैन किन हो मलाई तिमी गएपछिको केही समय आफू स्वतन्त्र भयो जस्तो भार भएको थियो समय बित्दै जाँदा मलाई त्यो स्वतन्त्रता फिक्का फिक्का लाग्दै जान थाल्यो कामबाट फर्किएर म आफ्नो खुसीले बसेर बियर पिउँथेँ र मन परेको टिभी सो मन लागेको जति ठुलो आवाजमा सुन्थेँ पनि तर ती दैनिकीहरू दोहोरिएर समयसँगै आइरहँदा मलाई तिम्रो अभाव खड्किन थाल्यो मैले त्यतिखेर महसुस गरेँ तिमी पनि मेरो दैनिकमै पर्दिरहेछौ तिमीले घरमा कति धेरै काम गरिरहेकी हुँदो रहेछौ जसलाई मैले कहिल्यै कामको श्रेणीमै राखेको रहेनछु हप्तौँसम्म घर सफा नगरेर फोहोर भइरहेको हुन्थ्यो मसँग टिभी हेर्ने समय त थियो तर घरमा भ्याकुम गर्ने जाँगर थिएन गार्बेज बिन भरिएर गन्ध आउन थालिसकेको हुन्थ्यो बिजुली र पानीको लाइन काटिँदा मात्र थाहा हुन्थ्यो कि बिल तिर्न बिर्सेछु समय बित्दै जाँदा मलाई तिम्रो अभाव खड्किँदै जान थाल्यो सबैभन्दा ठुलो अभाव त मलाई तिम्रो मायाको खड्किन थाल्यो बिहेपछि तिमीले आफ्नो पढाइसँगै भ्याउन पनि सुरु गरेको थियौ घरको काम पनि सबै भ्याउँथ्यौ म भने तिम्रो व्यस्ततालाई व्यवस्था गर्दो रहेछु यी सब कुराहरूको महसुस हुँदा धेरै ढिलो भइसकेको थियो तिमी म्युनिक गइसकेकी थियौ तिम्रो खोजी गर्ने सोच बनाएर घरबाट निस्किन्थे म तर काममै व्यस्त हुन्थेँ फेरि घर आएपछि महसुस हुन्थ्यो धेरै कोसिस गरेँ तर तिमीलाई खोज्न म्युनिक पुग्ने हिम्मत आएन तिमीलाई फोन गर्ने सोच पनि आइरहन्थ्यो तर मसँग हिम्मत थिएन फोन गरेर बोल्ने म बियर र कामसँगै रमाउन थालेँ जब यो ट्रिपको कुरा चल्यो अनि तिमी पनि आउने भन्ने थाहा पाएँ मलाई लाग्यो समयले एउटा मौका दिँदैछ आज म त्यही मौकामा सारा कुरा खोल्दैछु जेरोडले मनको बह पोखिरहँदा लुसी केही गम्भीर देखिन् उनले एकपटक तालपारी डाँडामाथिको शान्ति स्तूपातिर हेरेर भनिन् जाउँ जेरोल्ड मलाई जाडो लाग्न थाल्यो भोलिपल्ट बिहानै सबैजना फेवातालमा बोटिङ गर्न निस्के फेवाताललाई हुस्सुको घुम्टोले छोपेको थियो हातमा चियाको गिलास समातिरहेका जेडीले भने आज हुस्सु धेरै बाक्लो छ मर्गनले थप्यो यही हुस्सुको मजा उठाउनु त हो नि बिहानै बोटिङको प्लान गरेको सबैजना आइसकेका थिए माछा मार्ने साना साना डुङ्गाहरू किनारामा तयार थिए मर्गन र अल्बेटा एउटा डुङ्गामा बसे अरूहरू पनि कोही जोडी मिलाएर त कोही एक्ला एक्लै डुङ्गामा चढ्न थाले जेरोल लुसीलाई हेर्दै थिए लुसी आफै जेरोल चढेको डुङ्गामा चढिन् बहनाले पानी ख्याउँदा आएको छप्ल्याङ छुप्लङ आवाज बाहेक अरू केही सुनिएको थिएन वातावरण सुनसान थियो थोरै अगाडि पुगेपछि बाक्लो हुस्सुको पर्दा छिचोल्दै तालबाराही मन्दिर देखियो मन्दिर परिसरमा केही मान्छेहरू सरसफाई गरिरहेका थिए मन्दिरलाई दाहिने पार्दै जेरोलको डुङ्गा शान्ति स्तुपा तलको जङ्गलतिर गयो डुङ्गा अगाडि बढ्दै जाँदा पछाडिको तालबाराही हुस्सुको पर्दामा लुक्दै गयो भने अगाडिको जङ्गल देखिँदै गयो त्यो समयको दृश्य बेहद रोमाञ्चकारी थियो काम लाग्नु अघिको मधुरो उज्यालो डम्म लागेको हुस्सुको पर्दा तल पानीको दह छेउमा सुनसान जङ्गल आम्ले सामने बसेर यात्रा गरिरहेका जेरोल्ड र लुसी जेरोल्डको मन नै फुरुङ्ग भएको थियो केही बेर त्यो हुस्सुभित्र हराएर असीमित आनन्द लिएपछि बिस्तारै पूर्वबाट घामको उज्यालो बढ्न थाल्यो घामका कलिला किरण हुस्सुरूपी चाँदीका रेसाहरूमा बिस्तारै चम्किन थालेका थिए लुसीको मुहारमा पनि चमक आएको थियो सायद त्यो तत्कालीन दृश्यले दिलाएको चमकता थियो चिसोले ग्रसित जेरोल्ड भने बेला बेलामा नाक पुसिरहेका हुन्थे लुसीले नाक पुसिरहेका जेरोल्डलाई सोधिन् तिमीले हिजो ट्याब्लेट लिएनौ लिएँ अलिक कम भएको छ हिजोको भन्दा ट्याब्लेट नलिए पनि उनले लिए भने एकछिनपछि हत्केलाले तालको चिसो पनि खेलाउँदै लुसी बोलिन् जेरोल्ड एउटा कुरा सोध्छु बताउँछौ सोध के कुरा लुसी के मसँग छुटिएपछि तिम्रो जिन्दगीमा कोही आयो लुसीको प्रश्नले जेरोल्ड एकछिन अकमक्क भए फेरि लुसीले नै भनिन् भन्नै पर्छ भन्ने छैन नभन्न पनि पाउँछौ छैन रुसी तिमी गएपछि मेरो जिन्दगीमा कोही आएको छैन मैले त यस विषयमा सोच्न पनि पाइनँ कामसँग नै मेरो लभ पर्यो जेरोडले थोरै मुस्कान थपेर अन्तिमको वाक्य टुङ्गाए फेरि दुवैजना मौन भए केही बेरको मौनतापछि लुसीले आफ्नो ज्याकेटको जिपर थोरै माथि तानेर भनिन् मेरो जिन्दगीको दलिनमा भने कोही उभिरहेको छ ऊ भित्र आउने अनुमति मागिरहेको छ अकस्मात लुसीको मुखबाट निस्केको यो वाक्यले जेरोल्ड खङ्रङ्ग भए उनले चलाइरहेको वाहन रोकियो ढुङ्गा पनि रोकिएर बिस्तारै ढुलपुल गर्न थाल्यो लुसी भन्दै गइन् सुरुको छ महिना तिम्रो र मेरो सम्बन्धलाई लिएर म धेरै दुःखी भएँ त्यसपछिको छ महिना आफूलाई सम्हालेर नयाँ जीवनको बारेमा सोच्न थालेँ त्यति बेलासम्म तिमी र तिम्रो यादहरू कम हुँदै जान थालेका थिए यसै क्रममा एक दिन स्कुलमा नयाँ शिक्षकको आगमन भयो उसको नाम लुइस हो ऊ हेर्दा आकर्षक पनि छ सुरु सुरुमा मैले उप्रति कुनै रुचि देखाएकी थिइनँ तर एउटै स्कुलमा पढाउने भएकाले हामी बिस्तारै घुलमिल हुँदै गयौँ जब म लुइससँग घुलमिल हुँदै जान थालेँ मलाई उसको आनीबानी र बोलीचाली राम्रो लाग्दै जान थाल्यो ऊप्रति मेरो आकर्षण बढ्नुको एउटा कारण उसको आनीबानी मलाई तिम्रो जस्तै लाग्यो तर बिहे अघिको तिम्रो जस्तो हामी चाँडै नै मिल्ने साथी भयौँ एक दिन मैले उसलाई तिम्रो बारेमा पनि बताएँ उसले मेरो पीडालाई महसुस गर्यो त्यस दिनदेखि ऊ झनै मेरो नजिक हुन थाल्यो हामी नेपाल ट्रिपमा आउनुभन्दा दुई दिन अघि उसले मलाई पहिलोपटक डिनरको लागि बोलाएको थियो डिनरमा उसले मलाई सिधै बिहेका लागि प्रपोज गर्यो लुइसले अचानक बिहेकै प्रस्ताव गर्ला भनेर मैले सोचेकै थिइनँ यद्यपि ऊ मलाई राम्रो लाग्थ्यो बिहेपछि तिमीबाट हराएको मायालु जेरोडलाई सायद मैले लुइसभित्र देख्न थालेकी थिएँ तर अचानक बिहेकै प्रस्ताव आउँदा भने मैले कुनै निर्णय लिन सकिनँ मैले उसलाई आफू नेपाल घुम्न लागेको र फर्किएपछि यसबारेमा निर्णय गरेर जवाफ दिने कुरा बताएँ उसले सहजै मेरो कुरा मान्यो ऊ मेरो जवाफ फर्किरहेको छ लुसीले आफ्ना कुरा शकुन्जलसम्म जेरोल्ड घाइते भइसकेका थिए उनको मनमा पलाएका आशाहरू हुस्सुभित्र हराउन थालेका थिए जेरोल्डले एकपटक लुसीलाई हेरे लुसीको अनुहार उनलाई झन्झन प्यारो लाग्न थालेको थियो उनलाई भन्न मन लागेको थियो लुसी म पहिलेकै जेरोल्ड बनिसकेको छु म तिमीलाई त्यसरी नै माया गर्न चाहन्छु जसरी बिहे अघिका दिनहरूमा गर्थे तर जेरोल्डले त्यसो भन्न सकेनन् लुसीले बताइसकेकी थिइन् कि उनी पनि लुइसलाई चाहन थालेकी छिन् जेरोडलाई त्यही कुराले रोक्यो केही नबोलिकन जेरोडले बाहना चलाउन थाले डुङ्गा गरुङ्गो गरी किनारातिर आउँदै थियो ब्रेकफास्ट गरेर टोली डेभिड फल्स जान तयार भयो जेरोडलाई भने आफ्नो यात्रा फेवातालमै टुङ्गिए जस्तो लागिरहेको थियो जिडीले सबैलाई जम्मा गरेर भने हिउँदमा पानी सानो हुन्छ डेभिड फल्सको भरपुर मजा उठाउन पाइँदैन बर्खामा ठुलो खोला गुफामा खसेर हराएको हेर्दा साह्रै मजा हुन्छ जेरोल पनि नाकसोक्क सुक्क पार्दै जेडीको कुरा सुनिरहेका थिए त्यसपछि उनीहरू सराङकोटको डाँडोतिर गए उसु लगभग निक्रिसकेको थियो भने घाम मधुरो लागिरहेको थियो सुन्दर नगरी पोखराको शिरमा टलक्क टल्किएको अन्नपूर्ण र माछा पोस्रेले सबैको मन मोहित पारिदियो जिडीले जेरोल्डको छेउमा उभिएर भने हामी भाग्यमानी रहेछौँ आज हिमाल छर्लङ्ग देखिएको छ मेरो भाग्य त लुसीलाई जिन्दगीमा फिर्ता ल्याउनुमा भेटिने थियो तर के गर्नु सबै सकियो यो जवाफ जेरोल्डले मनमा नै खेलाए तर फर्काएनन् दिउँसो बाटोमै लन्च गरेर उनीहरू सिधै गुफातिर लागे बाटोमा किआई सिंह पुलको छेउबाट तल झरेर भाँसिएको सेती नदीको दृश्यावलोकन गरेर उनीहरू महेन्द्र गुफातिर लागे त्यसपछि चमेरी गुफा गए चमेरी गुफाभित्र भित्तामा झुन्डिएका चमेराहरूलाई लुसी र जेरोडले सँगै बसेर हेरे गुफाबाट निस्किने बेलामा साँगुरो घाँटी जस्तो बाटो भएर थोरै उकालो हिँड्नु पर्थ्यो साँगुरो र अप्ठ्यारो बाटो उक्लिँदै गर्दा अघिअघि हिँडिरहेकी लुसी चिप्लिएर तल झरिन् उनलाई जेरोडले च्याप्पै समाते जेरोल भित्तामा ठोक्कियो भने लुसी उनको छातीमा टाँसिन् डेरेपछि उनीहरू बीचमा दूरी रहेन निस्कने बेलामा गुफाको टुप्पोबाट आएको थोरै उज्यालोमा उनीहरूले एकअर्कालाई नजिकैबाट हेरे उनीहरूले फेरिरहेको तातो सास एकअर्काको अनुहारमा ठोक्किरहेको थियो जेरोडलाई एकाएक खै के भयो उनले लुसीको ओठमा चुम्बन गर्ने कोसिस गरे लुसीले केही अप्ठ्यारो मानिन् तर जेरोल रोकिएनन् केही बल प्रयोग गरेरै उनले लुसीलाई चुमिदिए लुसीले सायद त्यो अपेक्षा गरेकी थिएनन् उनले जेरोडलाई केही पर धकेलिदिएन् उनको अनुहारमा केही रिस छल्केको थियो उनी केही नबोली गुफाबाट निस्किन् साँझ होटल फर्किएपछि जेरोडले लुसीसँग माफी माग्दै भने मलाई माफ गर लुसी मैले तिमी डिभोर्स भइसक्यो कि मेरी पूर्व पत्नी हौ भन्ने नै बिर्सिएछु जेरोडका कुरा सुनेर लुसीले भने ठिकै छ केही छैन त्यो रात उनीहरूबीच अरू कुराकानी भएन दुई दिनपछि लुक्ला जाने कार्यक्रम तय भएको हुनाले अर्को दिन बिहान टोली काठमाडौँ फर्कियो श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन जिएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ सात अक्टोबर साँझ पाँच बजे सुन्दाराको होटलमा पुगेर केही समय विश्राम गरेपछि साथीहरू रानी पोखरी हुँदै ठमेलतिर घुम्न निस्के भने जेरोल र लुसी धरारातिर लागे आठ डलरमा दुई टिकट लिएर उनीहरू घुमाउरो श्रेणी हुँदै धरारा चढे जेरोल्डलाई रुगाले ग्रसित पारिसकेको थियो उनको टाउको र आँखाको भित्री भाग पनि दुखेको थियो उनी सिरक ओढेर सुत्न चाहन्थे तर लुसीको आग्रहलाई नकार्न सकेनन् एकछिन मधुरो हुँदै गएको काठमाडौँको वातावरण निहालेपछि बल्कोनीको रेलिङलाई दुवै हातले चरप्प समातेर लुसीतिर हेर्दै जेरोल्डले सोधे त्यसो भए लुइसको बारेमा तिमीले के फैसला गर्ने निर्णय गर्यौ त अचानक त्यस्तो प्रश्न सुनेर लुसीले आफूलाई थोरै सतर्क गरेर भनिन् निर्णय अझै पनि गरिसकेकी छुइनँ ऊ असल छ राम्रो पनि छ बानी व्यवहार पनि राम्रो छ मलाई माया पनि गर्छ तर पनि मलाई उसमा केही नपुगे नपुगे जस्तो लागिरहेछ फेरि सोध्छु सबै मानिसमा केही न केहीको अभाव त हुन्छ नै लुसीको कुरा नसकिँदै जेरोल्ड गम्भीर भइसकेका थिए आफूलाई सम्हालेर उनले भने लुसी मलाई थाहा छैन तिम्रा ती सब कुराहरू सुनिसकेपछि पनि मैले यसरी कुरा गर्न उपयुक्त हुन्छ या हुँदैन तर पनि म भन्न चाहन्छु तिमीसँग डिभोर्स भएपछि फेरि मलाई तिमीसँग प्रेम भएको छ तिमी गएपछि प्रेमकै अभावमा मैले प्रेम के हो भनेर बुझेँ तिम्रो अभावले मलाई ठुलो पाठ सिकायो म बिहेपछि बदलिएकै रहेछु फेरि तिमी गएपछि बदलिएको छु यतिखेर म तिम्रो पुरानै जेरोल्ड हुँदैछु कि हामी दुईको बाटो कुनै मोडमा फेरि मिलेर एक हुन सक्ला जेरोल्डको कुरा सुनिसकेपछि लुसीले भनिन् जेरोल्ड सायद अब सबै ढिला भइसक्यो मैले यसबारेमा केही सोचेकी छुइनँ तर पनि लुसी भएको जेरोल्ड यो विषयलाई धेरै नतन्काएकै राम्रो लुसीको कुराले जेरोल्डलाई झन् दुःखी बनायो टाउको र आँखाको गेडी दुखिरहेको बेलामा जेरोल्डको मन पनि नमजाले दुख्यो उनलाई तररामा उभिरहन मन लागेन उनी केही नबोली सिँढीबाट तल झर्न लागे किन यति चाँडै झर्न थालेको लुसीले आश्चर्य प्रकट गरे जस्तो गरिन् यद्यपि उनलाई थाहा थियो कि उनको कुराले जेरोल्डको चित्त दुखेको छ जेरोल्ड चुपचाप सिँढी झर्न थाले लुसी पनि उनलाई पछ्याउँदै झरिन् अलि तल पुगेपछि सायद दुखेको मन फुलाउने कोसिस गर्दा गर्दै जेरोल्डको आँखा धमिलियो अनि घोडा लडखडाए उनले सिँढीको एउटा खुड्किलो टेक्नै भुलेछन् उनी लडे उनको टाउको भित्तामा बजारियो लुसी आत्तिँदै आइन् र अरूको मद्दत लिएर उनलाई नजिकैको अस्पताल पुर्याइन् उनको दायाँ खुट्टो मर्किएछ अनि टाउकोमा पनि सामान्य चोट लागेछ साँझ खाना बोकेर लुसी जेरोल्डको कोठामा पुगिन् सिरानी आड लगाएर बसिरहेका जेरोल्डलाई दालको तातो सुप दिँदै लुसीले भनिन् सायद तिमी भोलि हिँड्न सक्दैनौ के म पनि तिमीसँगै बसु खुट्टो मेरो मर्किएको लुसी तिमी किन बस्छौ सगरमाथा हेर्ने तिम्रो ठुलो इच्छा छ तिमी जाऊ तिमीलाई मद्दत चाहिला कि भनेर नि मनै अपाङ्ग भइसकेको छ खुट्टो जाब के हो र हिँड्न नपिले पनि म म्यानेज गर्न सक्छु फेरि गाह्रो पर्ला लुसीले थपिन् पर्दैन लुसी बितेका दुई वर्षमा समयले मलाई धेरै कुरा सिकाएको छ अब हाम्रो बाटै फरक भएपछि एकछिन देउरालीमा सँगै बसेर के गर्नु आखिर एक्लै नै हिँड्नुपर्नेछ मर्न त सक्दिनँ नै त्यसैले मलाई तिमी बिना जिउने बानी पार्नु छ अब अरू कुनै विकल्प पनि त रहेन जेरोलको कुरा सुनेर लुसी गम्भीर त भएन तर पनि मौन नै रहेन जेरोलले फेरि भने लुसी के साँच्चै नै ढिलो भइसकेको हो त कि आवेशमा आएर एउटा कागजमा गरेको हस्ताक्षरले मनको सम्बन्ध सहजै तोड्न सक्छ भनिन्छ नि प्रेममा सबै कुराहरू क्षम्य हुन्छ के डिभोर्स नामक हाम्रो कानुनी गल्तीलाई हाम्रो वर्षौँ पुरानो आत्मीयताको जगमा उभिएको भावनात्मक प्रेमले क्षमा गर्न सक्दैन भन न लुसी लुसीले केही पनि भनिनन् उनले गिलासको मनतातो पानी र दुईवटा औषधिका चक्की जेरोडलाई दिइन् जेरोडले औषधि खाँदै गर्दा पनि जवाफको अपेक्षा गरिरहे तर त्यस विषयमा लुसीले कुनै प्रतिक्रिया जनाएनन् घडी हेरेर विषयान्तर गर्दै उनले भनिन् जेरोल्ड म सुत्न जान्छु लुक्लाका लागि हाम्रो भोलि बिहान छ पचासको फ्लाइट छ आफ्नो प्रश्नको उत्तर नपाएपछि जेरोल्ड बेचैन भए तर उनले त्यो बेचैनीलाई दबाएर भने ओके लुसी गुड नाइट यति भनेर उनी सिरकले मुख छोपेर सुतिदिए एकैछिनमा कोठाको बत्ती बन्द भयो ढोका खोल्यो अनि फेरि बन्द भयो लुसी निस्केर गइन् आठ अक्टोबर बिहान होटलको एक्सटेन्सन बज्यो फोनको घन्टीले चिसो मौसममा सिरकमुनि लुकिरहेका जेरोल्डको निन्द्रा बिथोलिदियो बित्ताको घडीमा बिहानको ठिक छ बजेको थियो जेरोल्डले सिरकबाट हात मात्र निकालेर मन नलागी नलागी फोन उठाए हेलो सरी जेरोल्ड तिमीलाई बिहानै डिस्टर्ब गर्ने मन त थिएन तर फोनमा लुसीको आवाज थियो जेरोल्डले निन्द्राकै तालमा सोधे तिमीहरू हिँडिसक्यौ अँ एयरपोर्ट पुगिसक्यौ ए ल ल आँखाभरि हेर्नु सगरमाथालाई देत नमरुन् जेल सुन न जेरोल्ड लुसीले भने भन न हुन त यो कुरा लुक्लाबाट फर्केपछि मात्र भन्छु भन्ने सोचेकी थिएँ तर मनले पर्खेन मानेन के कुरा हो र लुसी मैले हिजो रातभरि धेरै सोचेँ मनमा धेरै कुराहरू आए तर म अन्त्यमा एउटै निचोडमा पुगेँ कस्तो निचोड जेरोल्ड के तिमीले आफ्नो अपार्टमेन्ट बेच्ने बारेमा केही सोचेका छौ मतलब मैले कुरा बुझिनँ नि लुसी डियर अब सँगै बस्ने भएपछि दुईवटा अपार्टमेन्ट किन चाहियो लुसीले भनिन् ओ माई गड साँच्चै हो र कतै म सपनामा त छैन हो जेरोल्ड तिमी विपनामै छौ तिमीले ठिक भनेका रहेछौ एउटा पेपरमा गरेको हस्ताक्षरले मनको सम्बन्ध र भावना तोड्न सक्दैन डिभोर्स हाम्रो आवेगले गरेको गल्ती थियो मेरो मनले त्यो गल्तीलाई गल्ती सम्झेर माफी गरिदियो धेरै थोरै गल्ती हामी दुवैको थियो प्रेममा भएका ती गल्तीहरू एकपटकका लागि क्षम्य भए अब बाचा गरौँ अर्को पटक कुर्न कुनै अब बाचा गरौँ अर्को पटक कुनै गल्ती दोहोरिने छैन जेरोल्ड बोले बाचा भयो लुसी तिमीलाई म कसरी भनौँ यतिखेर मेरो मनमा रङ्गी चङ्गी खुसीका फुलहरू फुलिरहेका छन् बोबो धेरै इमोसनल नहौ फोनमै रोउला फेरि म लुक्लाबाट फर्केपछि तिम्रो काखमा बसेर गनाउँला कति रङका कतिवटा फुल फुलेका रहेछन् अहिले फोन राखेँ बोर्डिङको टाइम भयो लुसी भन जेरोल्ड इस्लेबेडिस इस्लेबेडिस आओक ए रुख रुख जेडीले कुरा गर्ने अरे हेलो जेडी जेरोल्ड बधाई छ जेडीले भने ओ तिमीलाई पनि सबै थाहा भइसक्यो जेरोल्डले सोधे सबैलाई थाहा भएको कुरा मलाई थाहा नहोला र यसो भन्दै जडी आँसे ओके ओके राम्ररी घुमाएर ल्याउनु म जाँदै छुइनँ हाम्रो लुक्लाकै गाइडले हेर्छ हो र हो म दिउँसो होटेल आउँछु केही चाहियो भने भन्नु साँझ हजुरमालाई भेट्न जाँदैछु भोलि दसैँको टिका थाप्नका लागि ओके एकचोटि लुसीलाई देऊ त लुसी भित्र छिरिसकिन् फोन राखिसक्दा पनि लुसीसँग भएको सम्वाद जेरोडलाई सपनै जस्तो लागिरहेको थियो उनी यति खुसी थिए कि जुन खुसीको बयानै गर्न सक्दैनथे बिस्तारामै पल्टिएर जेरोल धेरै बेरसम्म लुसीलाई सम्झेर टोलाइरहे टोलाउँदा टोलाउँदै चिसो मौसममा न्यानो सिरकभित्र बसिरहेका जेरोल्डलाई अलिअलि छोडेको निन्द्राले फेरि समात्यो जेरोल्ड घुमेको माया पाएकोमा आनन्दको गहिरो निन्द्रामा डुबिरहेका थिए फेरि उनलाई फोनकै घन्टीले आयो त्यति बेला बिहानको आठ बजिसकेको थियो जेरोल्डले फोन उठाए हेलो हेलो जेरोल्ड उताबाट जेडीको आवाज आयो उसको आवाजमा रोदन भरिएको थियो जेरोल्डले सोधे जेडी के भयो तिमीलाई किन रोएको जेरोल्ड भन न जेडी म सुनिरहेको छु जेरोल्ड लुक्ला एयरपोर्टमा ल्यान्डिङ गर्ने क्रममा यति एयरलाइन्सको प्लेन क्र्यास भयो के भन्दैछौ तिमी हो जेरोल्ड जेडीको रोदन जारी नै थियो उसले भन्दै गयो दुईजना अस्ट्रेलियन पर्यटक र हाम्रो ग्रुपका बाह्रैजना कोही पनि बचेनन् जेरोल्ड एकजना पाइलटको मात्रै जीवितै उद्धार भएको खबर आएको छ हेलो हेलो जेरोल्ड के तिमी सुनिरहेका छौ हेलो आँखा खोल्दा जेरोल्ड कुनै अस्पतालको बेडमा पल्टिरहेका थिए त्यो रात बरदुबईको शान्त बारमा जेरोल्डले आफ्नो प्रेमको वियोगान्त कथा सक्दै गर्दा निकै अवेर भइसकेको थियो मलाई बियरको नसा र जेरोल्डको कथा दुवै बेसमारी चढेको थियो ड्रिङ्क्सपछि ड्राइभ गर्ने त कुरै भएन जेरोल्डलाई होटलसम्म पैदल छोडेर म ट्याक्सीमा रसिदियाको आफ्नो कोठातिर लागेँ त्यो रात मैले कोठामा पुगेर बेसमारी उल्टी गरेँ उल्टी गरेपछि बियरको नसा भने उत्रिँदै गयो तर जेरोल्डको कथा उत्रिएन उत्रिँदै उत्रिएन जुन आज आएर उत्रिएको छ जेरलको कथा सम्झिएर म टोलाइरहेको थिएँ स्पिड बोर्ड त ऋतिविच रिसोर्टको जेट्टी पो पुगिसकेछ सेतो सेफ ज्याकेट लगाएका अग्ला र मोटा जेरोल्ड केही बुढा देखिएका थिए आफ्नो रातो अनुहारमा चमक ल्याउँदै जेरोल्डले मलाई स्वागत गरेर अँगालो मिलाए रिसेप्सनको फर्मालिटी पुरा गरेपछि डिनरमा भेट्ने कुरा तय गरेर म जेरोल्डसँग छुट्टिएर गल्फ कोर्टमा चढेर होटेलको कोठातिर लागेँ पानीमाथि खम्बाहरू काटेर बनाइएको वाटर भिल्ला साह्रै राम्रो थियो फोनलाई चार्जमा राखेर बाथरुम छिरेँ बाथरुमबाट फ्रेस भएर निस्केपछि म कोठा पछाडिको यार्डमा निस्केँ अनि समुद्र हेर्दै चालिसे दाइले दिएको विशेष बाटो खर्चलाई सल्काएँ त्यो खास चुरोटको धुवा पुत्राउँदै गर्दा मलाई रक्बोको याद आयो त्यति नै बेला कोठाबाट रिङटोनको आवाज पनि आयो चालिसे दाईको फोन रहेछ फोन उठाउन साथ दाईले भने सकियो भाइ भेटघाट सकिन सकिन लाग्यो दाई अनि खानपिन हजुरले दिएको बाटो खर्च चाहिँ पिन भयो खाना चाहिँ अझै बाँकी छ हो र ल भाइ के छ त भनेर नि उनले हाँस्दै भने तपाईँ कता मैले सोधेँ अहमद जिएफको बर्थडे पार्टीमा गयो म एक्लै छु चौराको क्याफेमा हिँडिका र चिया खाँदै बाहिर पानी पर्दैछ ल दाई enjoy the rain okay bye म एकछिन बिस्तारमा पल्टिएँ विशेष चुरोटले रम पार्दै थियो फेसबुक खोल्न मन लाग्यो साथीहरूको पोस्ट हेर्दै जाँदा राउदा अनलाइनमा भएको सङ्केत देखियो मलाई बोलाउन मन लागिहाल्यो हाई के छ खबर उसले पनि छिनमै जवाफ फर्काई सब ठिक छ फेब्रुअरी रेनको लुप्त उठाउँदैछु के मालेमा पानी परिरहेको छ मैले सोधेँ मैले थाहा नपाए जस्तो गरी सोधेँ उसले भने हो नि के तिमी मालेमा छैनौ र ए म त बायोटोलमा छु ए हो र म त बाहिर जान लागेँ कि अब झरीमा झरीमा भिज्न मलाई खुब मनपर्छ भिज्न त मलाई पनि मनपर्छ मैले मन नपरे पनि लेखिदिएँ उसले पत्याइहालेँ साँच्चै आई लभ रेन त्यहाँ पानी परेको छैन छैन ए हो र ल ल म निस्कन्छु पछि कुरा गरौँला बाई ओके बाई उसले जाँदा जाँदै पछि कुरा गरौँला भनेर गई उसको कुराले मनमा एक भिन्न प्रकारको आनन्द आयो पछि कुरा गरौँला अर्थात् कथा जारी नै छ आठ बजेतिर डिनर गर्नु अघि जेरोल्ड र म बारमा बसेर बियर पिउन थाल्यौँ त्यो दिन मलाई बियर मिठो लागिरहेको थिएन त्यसै पनि खासै नपिउने मान्छे त्यसमाथि पनि साँच्चै भन्नुपर्दा धुवाको नसा लिन थालेपछि बियरको नसा ननिको लाग्दो रहेछ ननिकै लागे पनि बियरका सौखिन जेरोडलाई साथ त दिनै पर्यो बियर पिइरहँदा जेरोडले भने आलोक तिमीलाई लागिरहेको होला कि मैले किन तिमीलाई भेट्न घर गरेँ मैले जवाफमा मुन्टो हल्लाएर हो भन्ने जनाउ दिएँ जेरोडले भन्दै गए आलोक अब म मालदिप्स छोडेर जाँदैछु हो र किन के भयो र सेफ अरू केही होइन आलोक एउटा लामो भ्याकेसनमा जाने मन छ मान्छेहरू भन्छन् वर्षमा एक महिना फोन इन्टरनेट र कामबाट छुट्टी लिनुपर्छ मैले त कति वर्ष भयो एउटा राम्रो भ्याकेसन पनि लिएको छैन लुसीको याद र यो बियरको साथ त जिन्दगीभर नै रहनेछ अरू चाहिँ सबै छोडेर म एउटा लामो भ्याकेसनमा जाने योजनामा छु मैले सोधेँ कहाँ जानुहुन्छ सेफ थाहा छैन आलोक एकान्त ठाउँमा गएर समय बिताउने मन छ कहाँ पुग्छु तिमी यहीँ भएकोले जाँदा जाँदै एकपटक भेटौँ भन्ने लाग्यो त्यसैले कर गरेको फेरि भेट होला नहोला जेरोलका कुराले मलाई कता कता नमिठो लाग्यो त्यो बियरको स्वाद जस्तै कहिले जानुहुन्छ चाँडै नै जान्छु जाने बेला माल मालेमा भेटौँ न सेफ मैले फेरि भने हेरौँ टाइमिङ कस्तो पर्छ भोलिपल्ट बिहान ब्रेकफास्टपछि हामी मिटिङमा बस्यौँ जेरोल्डसँगै पर्चेजर जोन पनि थिए मिटिङ अपेक्षा गरे भन्दा राम्रो भयो काम सकेर स्पिड बोटमा चढेर हात हल्लाउँदै म धाराबन्धु एयरपोर्टतिर लागेँ जेट्टीमा उभिएर जेरोड हात हल्लाइरहेका थिए सायद अन्तिम भेट सोचेर तर जिन्दगी लामो छ अनि धरती गोलो कसलाई के थाहा भोलिको झोलीमा के छ मालदिभियन एयरलाइन्सको सानो विमानबाट उत्रिएर म माले सिटी काउन्सिल अन्तर्गत नै पर्ने हुलहुली टापुमा अवस्थित इब्राहिम नासिर हवाई अड्डाको डोमेस्टिक टर्मिनलबाट बाहिर निस्केँ हुलहुली बाहेक विलिङली र हुलहुमाले पनि माले सिटी काउन्सिल अन्तर्गत नै पर्दथे टर्मिनलबाट बाहिर निस्केर म एउटा ग्रोसरीतिर लागेँ मेरो लाइटर एयरपोर्टको अफिसरले झिकिदिएको थियो त्यसैले एउटा लाइटर किने एउटा सानो रुखमनी उभिएर चुरोट सल्काएको मात्र थिएँ राउदा मतिर आइरहेकी देखेँ एकपटक त होइन होइन कि जस्तो पनि लाग्यो उसले चुडीदार कुर्ता सुरुवाल लगाएकी थिए गोल्डन कलरको त्यो कुर्ता सुरुवाल उसलाई एकदमै सुहाएको थियो ऊ अर्कै देखेकी थिए उसले मलाई देखेर खिस्स हाँस्दै मतिर आई ऊ नजिकै आएपछि मैले भने हाई राउदा के छ तिम्रो खबर उसले हाँस्दै भने हाई म ठिक छु फर्किँदै हो तिमी हो भर्खर ल्यान्डिङ भएको अनि तिमी म दिदीलाई छोड्न आएँ कि दिदी आइल्यान्ड जाँदै हुनुहुन्छ ए अनि खै त दिदी दिदी भित्र पछि सक्नुभयो मैले खल्तीबाट चुरोटको बट्टा निकाल्दै सोधेँ चुरोट पिउँछौ म आफ्नै ब्रान्डको पिउँछु उसले आफ्नो सानो ब्यागबाट चुरोट निकाली मैले लाइटर बालिदिएँ उसले एक सरको तानिर एक मुस्लो धुवा पोत्ताएँ मैले उसको तारिफ गर्दै भने तिमीलाई यो कुर्ता सुरुवाले धेरै सुहाएको छ थ्याङ्क यू उसले जवाफ फर्काइन सक्दै उसको मोबाइल बज्यो उसको मोबाइलको स्क्रिनमा तृष्णा कलिङ देखिएको थियो मालदिभियनहरूको नाम पनि तृष्णा हुन्छ म सोच्दै थिएँ उसले भने ए ल म जान्छु किप इन टच मैले भने ओके से यो जाँदा जाँदै उसले किप इन टच भनेर गए अर्थात् कथा जारी रहनेछ त्यो दिन म अफिसमा देखा मात्र परेर कोठा फर्किएँ जागर पनि चलेको र समय पनि मिलेको मौकामा चौका हानौँ भनेर म नजिकैको हेल्प ड्राइभिङ सेन्टरमा स्कुटरको लाइसेन्स अप्लाई गर्ने प्रोसेस बुझ्न गएँ कोलम्बोको नेपाली दूतावासबाट नेपालको बाइकको लाइसेन्स भेरिफाई गरेर बुझाउँदा सिधै ट्रायल दिन पाइँदो रहेछ त्यहाँबाट सिधै नेपाली क्याफेमा गएर क्याफेका सञ्चालक दाईसँग सहयोग मागेँ उनले सहयोग गर्ने भए त्यसपछि टुक्कले एक प्लेट मोमो खाएर निस्केँ साँझ म बेलिङ्गीतिर जाँदै थिएँ दिरागो बिल्डिङको तल गुलाफको सानो झाडी छेउमा त्यो जगल्टे चुरोट पिउँदै फोनमा कुरा गरिरहेको थियो जसले केही दिन पहिले मलाई आँखा तर्दै गएको थियो त्यति बेला पनि उसको मेरो आँखा जुड्यो ऊ मभन्दा हट्टाकट्टा थियो मेरो त मसिनो अरबी दारी थियो उसको त अहमदकै जस्तो लामो र झुस्छ परेको कपाल पनि उस्तै हेर्दै डर लाग्दो उसको आँखाबाट आफ्नो आँखा हटाएर म फटाफट बेलिङ्गी टर्मिनलतिर लागेँ अलि अगाडि पुगेर मैले एकपटक फर्किएर हेरेँ त्यो जगल्टे त खाउँलाजै गरेर मलाई नै पो थियो म सरासर टर्मिनलभित्र छिरेँ श्रोति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको एक सय छयौँ पृष्ठमा हामीले आज ल्याएर यो वाचनलाई रोकेका छौँ अर्को साता एक सय सातौँ पृष्ठदेखि यसको सातौँ श्रृङ्खला सुन्नेछौँ एक सरको मायाको वाचनसँगै आजको श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष र म अच्युत घिमिरे विदा हुन्छौँ नमस्कार शुभरात्री